नमस्कार तपाईँ रेडियोभिजन एकानब्बे दशमलव छ मेघार्च सुनिरहनु भएको छ र कार्यक्रम मुक्तक मालाको समय सुरु भइसकेको छ हामी मुक्तक मालामा छौँ म मदन भण्डारी छु अनि मलाई प्रविधि सुमेसनमा अहिले कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हामी हरेक साता आउने गर्छौँ तपाईँले हामीलाई पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा सुन्न सक्नुहुन्छ त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई हार्दिक स्वागत हाम्रो यो मुक्तकिलो कार्यक्रममा पढाउन त समाज परिवर्तनका कुरा पढाइन्छ पढाउन त समाज परिवर्तनका कुरा पढाइन्छ तर व्यवहारमा चाहिँ कुसंस्कार कहिले हटाइन्छ अनेक रूढीवादी प्रथाहरू चलेका छन् समाजमा अझै छोरीलाई कि त कतै छाउपडी पठाइन्छ अझै छोरीलाई कि त कतै छाउपडी पठाइन्छ यो मार्मिक मुक्तक सन्ध्या सापकोटाजीको मधुमल्ला मोरङ उहाँको घर हो हाल उहाँ लेबनानमा हुनुहुन्छ हाम्रो चोखो नाता अटुट विश्वासको आधार राखेको छु हाम्रो चोखो नाता अटुट विश्वासको आधार राखेको छु अनि हरेक तस्विर बटुलेर दिलमा साबार राखेको छु मानवता हराएको देशबाट बचाएर बोकेको एक मुठी मृत्यु पर्यन्त जिन्दगी तिमीलाई दिन उपहार राखेको छु मृत्यु पर्यन्त जिन्दगी तिमीलाई दिन उपहार राखेको छु मैले अर्को मुक्तक बोले श्रोता यो मुक्तक पनि मुक्तकार सन्ध्या सापकोटाजीको नै आजको यो कार्यक्रममा सन्ध्या सापकोटाजीका यिनै दुई मुक्त खराबहरूसँगै मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहे आजको यो वसाईमा म तपाईँहरू समक्ष मुक्तकार सन्ध्या सापकोटाजीको आउन लागेको मुक्तक संग्रह मनभित्रको मनको बारेमा थोरै चर्चा गर्नेछु र हामी त्यसै सङ्ग्रहबाट मुक्तक पनि सुन्नेछौँ सँगसँगै तपाईँहरूले नै पठाउनुभएका धेरै मुक्तकरपहरू मसँगै छन् कार्यक्रम सुन्दै गर्नुहोस् ल झुपडीको बास मलाई मन्जुर छ झुपडीको बास मलाई मन्जुर छ खस्रो पिठो घाँस मलाई मन्जुर छ तिम्रो निम्ति सुम्पिदिन्छु सारा जीवन हुन्छु तिम्रो दास मलाई मन्जुर छ हुन्छु तिम्रो दास मलाई मन्जुर छ मायामा जे पनि मन्जुर सन्ध्याजीकै मुक्तक मैले पुनः उठाएँ सन्ध्या सापकोटाजी अहिले लेबनानमा हुनुहुन्छ र उहाँको मनभित्रको मनमुक्तक सङ्ग्रह चैत्र महिनाभित्रमा तपाईँ हामी समक्ष आउँदैछ उहाँसँग प्रत्यक्ष कुराकानी गर्न भने मौका चुरेन परदेशको भूमि थोरै व्यस्त हुनुहुन्छ आफ्नो काममा तर पनि मैले उहाँसँग कुराकानी गरेको छु के कुरा सङ्ग्रहको बारेमा जान्न खोजेको छु बुझ्न खोजेको छु उहाँको बारेमा लिन खोजेको छु पारिवारिक अवस्थाले जीवनमा ल्याएको उतार चढावले जन्माएको हो यो सङ्ग्रह भनेर उहाँले मलाई कुराकानीको क्रममा भन्नुभएको छ मोरङ मधुवनला उहाँको घर हाल उहाँ लेबनान पिता हेमन्त सापकोटा र माता लक्ष्मी सापकोटाको उहाँ एक्लै सन्तान अनि एक्लो सन्तान भएर पनि किन परदेश जानुभएको होला भनेर मलाई पनि जान्ने जिज्ञासा भयो पिताको स्नेह छारीबाट उहाँ बाल्यकालमै वञ्चित हुनुभएको रहेछ र विगत तिन वर्षदेखि सुनौलो भविष्यको कल्पना गर्दै उहाँ प्रवास लाग्नुभएको रहेछ थोरै यो सङ्ग्रहको बारेमा म तपाईँहरू समक्ष जानकारी गराउनेछु अहिलेलाई पनि यसै सङ्ग्रहभित्रबाट एउटा मुक्तक लिन चाहे मैले गरिब दुखी जनता ज्याला गरी खाइरहेछन् गरिब दुखी जनता ज्याला गरी खाइरहेछन् शोषकहरू हेर्नुहोस् फाइभ स्टार रेस्टुराँ धाइरहेछन् बाहिर मानिसका खोलोडी मिठा आश्वासन दिँदै भारत धाउँदै जाल बुन्दै नेपाललाई बेच्दै आइरहेछन् भारत धाउँदै जाल बुन्दै नेपाललाई बेच्दै आइरहेछन् मुक्तकमा निकै मिठो तरिकाले घोच्नुहुन्छ सन्ध्याजी सन्ध्या सापकोटाजीले मनभित्रको मनमुक्तक सङ्ग्रहभित्र जीवन भोगाइका दुःख सुखहरू आरोह अवरोहहरू परदेशको पीडा छटपटी नैराश्यता देशको चिन्ता मनको जलन तडपन सबै अनुभवलाई मनभित्रको मनमा अटाउनु भएको छ मैले यसो भनिरहँदा सङ्ग्रह कहिले आउँछ होला नि पढौँ पढौँ भन्ने तपाईँलाई भइरहेको होला तपाईँलाई सङ्ग्रह हातैमा ल्याएर मैले दिन नसके पनि सङ्ग्रहभित्र रहेका केही मुक्तकका स्वादहरू पनि दिन सक्छु कार्यक्रममा मुक्तक नै जोड्छु म सन्ध्याजीको पीडित यो मनको खबर अझ उस्तै छ पीडित यो मनको खबर अझ उस्तै छ तिमी गएदेखि शून्य सहर अझ उस्तै छ थाहा छ तिमी अरूको भइसक्यौ जानेर पनि मैले तिमी प्रति हेर्ने नजर अझ उस्तै छ मैले तिमी प्रति हेर्ने नजर अझ उस्तै छ यस्तो भयो है माया प्रेम भनेको मुक्तकमा सन्ध्याजीले उतार्नु भएको छ यति मिठो ढङ्गले वचन दियो कहिले नबोल्ने बेर्दा सामु देख्दा पनि वचन दिऊ कहिल्यै नबोल्ने बेर्दा सामु देख्दा पनि रोकिँदैनन् अश्रुधारा तिम्रो नाममा पत्र लेख्दा पनि दुनियाँलाई देखाउन देखावटी थिएन मेरो माया चोखो माया मुटुभित्रको सकिन लुकाउन छेक्दा पनि चोखो माया मुटुभित्रको सकिन लुकाउन छेक्दा पनि म अहिलेलाई भने श्रोता एउटा मिठो गीत तपाईँहरू समक्ष राख्छु गीत पश्चात आउँछु सन्ध्याजीको मुक्तक हरफको साथमा आउँछु तपाईँहरूले पठाउनु भएको मुक्तक पनि छ मसँग हामीसँगै रहनुहोस् अहिलेलाई भने सन्ध्याजीको मुक्तक मुक्तकसँगै पहिले साङ्गीतिक कोसेली तपाईँलाई श्रोता दिलमा लागेको घाउको खत बसेपछि दिलमा लागेको घाउको खत बसेपछि र मुटुभित्र एउटा सिङ्गु विगत बसेपछि त्यत्तिकै अरूले भुलिदे भनेर के मान्थ्यो कसैको यादमा टोलाइरहने आदत बसेपछि कसैको यादमा टोलाइरहने आदत बसेपछि मोरङ मतमल्ला घर हाल लेम्नानमा रहँदै आउनुभएकी मुक्तकार सन्ध्या सापखोटाजीको मनभित्रको मनमुक्तक सङ्ग्रहबाट आज म मुक्तकरबहरू तपाईँहरू समक्ष राखिरहेको छु श्रोता र उहाँकै मिठो मुक्तकरबहरूसँगै गीत हामी छोटो छोटो नै सुन्छौँ आज पनि कार्यक्रममा धेरैभन्दा धेरै मुक्तक बोलौँ भन्ने इच्छा हो र तपाईँलाई पनि मुक्तक सुनौ भन्ने इच्छा होला सुखमा त तिम्रो माया पनि मलम भएको छ सुखमा त तिम्रो माया पनि मलम भएको छ साथ छुट्यो आँखामा आँसु हरदम भएको छ अब बाँच्ने झिनु आशा समेत छोडिनौ तिमीले तब दुःखमा बचाउने मात्र एउटा कलम भएको छ तब दुःखमा बचाउने मात्र एउटा कलम भएको छ वाह मुक्तक मुक्तकार सन्ध्या सापकोटाजीको मुक्तक धिक्कारेर यो आफ्नै तकदिर हेरिरोएँ धिक्कारेर यो आफ्नै तकदिर हेरिरोएँ बोलाएँ बोल्दैन तिम्रो तस्विर हेरिरोएँ अभागी भाग्य हो कि म उस्तो हो यार खानै नपुग्ने खाडीको जागिर हेरिरोएँ खानै नपुग्ने खाडीको जागिर हेरिरोएँ मुक्तकमा आफ्नो कलम लामो समयदेखि चलाउँदै आउनुभएकी मुक्तकार सन्ध्या सापकोटाजीले मुक्तक संग्रह मनभित्रको मनमा यस्ता यस्ता मिठा मिठा मनै लोभ्याउने मुक्तकरपहरू समावेश गर्नुभएको छ यो संग्रह छ नि श्रोता सम्पादन डाक्टर घनश्याम परिश्रमीले गर्नुभएको हो भने यसको सहायक सम्पादन दिपेन्द्र अश्रुमालीजीले गर्नुभएको हो र सन्ध्याजीले कार्यक्रमबाटै विनोद परिवर्तित दासु सुनिल अधिकारी दाजु दासु सफल सुरज रामकुमार प्रधान सुमन अज्ञातलाई धेरै धेरै सम्झिनु भएको छ आभार व्यक्त गर्न चाहनुभएको छ र उहाँहरूको माया उहाँहरूको साथले सन्ध्या सापकोटाईले यो ठाउँमा आइपुगेको भनेर हामीलाई जानकारी गराउनु भएको छ नेपाल मुक्तक प्रतिष्ठान साहित्यिक बिहानी पाठशाला परिवार बहर बहारलाई पनि उहाँले धेरै धेरै सम्झन चाहनुभएको छ कार्यक्रम मुक्तक माला परिवार सन्ध्या सापकोटाजीको आउन लागेको मनभित्रको मनमुक्तक संग्रहको सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छ तपाईँको यो संग्रहले नेपाली मुक्तक विधालाई अझ माथि पुर्याउन थप मद्दत पुगोस् तपाईँको मुक्तक यात्रा अझै बढी चम्किलो बनोस् निखारियोस् तिखारियोस् हाम्रो धेरै धेरै शुभकामना छिट्टै तपाईँसँग हामी कार्यक्रम मुक्तक मालामा मुक्त किलो भेटघाट गर्नेछौँ सङ्ग्रह निस्किएपछि यसरी नै कुराकानी गर्नेछौँ अहिले पनि यसै सङ्ग्रहबाट अर्को एउटा मुक्तक सुन्नु श्रोता दस कचा हराएछि आफ्नै पहिचान कता लुकियो दस कचा हराएछि आफ्नै पहिचान कत्ता लुकियो नौटङ्कीको नाटक जस्तै तिम्रो चालले दिल दुख्यो भारतले देश मुठीमा पार्यो भन तिमीलाई कसले के गर्यो घुसखोरीले शिर झुकेझैँ किन तिम्रो शिर सुक्यो घुसखोरीले शिर झुकेझैँ किन तिम्रो शिर सुक्यो म मुक्तक नै लिइरहेको छु मानव हौ दुई दिने चोला हाम्रो मरेर गइन्छ मानव हौ दुई दिने चोला हाम्रो मरेर गइन्छ बैंस र तागत सकिन्छ अनि ढलेर गइन्छ म त भन्छु खमण्ड रिस राग हामीले गर्दै नगरौँ चितामा लास दन्दनी आगो बलि सकेर गइन्छ चितामा लास दन्दनी आगो बलि सकेर गइन्छ सन्ध्याजीले मुक्तक सङ्ग्रह चैत्रबाट चाहिँ पाठक समक्ष आउँछ भनेर त भन्नुभएको छ तर चैत्र कति गतेबाट आउने हो तो चाहिँ अहिले निश्चित भइसकेको छैन यो सङ्ग्रहलाई हातेमालो साहित्य सङ्गम काठमाडौँले पाठक समक्ष ल्याउन लागेको हो तपाईँले यस सङ्ग्रहमा श्रोता एक सय पचासवटा मुक्तक पाउन सक्नुहुन्छ उहाँले एक सय पचासवटा मुक्तकलाई एक सय पचासवटा थुङ्गालाई एउटा माला बनाएर मनभित्रको मन तपाईँ हामी समक्ष ल्याउनु भएको छ सन्ध्याजी भनिहाल्यौँ यो तपाईँको सङ्ग्रह नेपाली मुक्तक आकाशमा बिहानी भनेर आओस् एउटा नवीन बिहानी भनेर आओस् विद्रोह गर्दै सम्पत्ति जोड्नेहरू शहीद भएका छन् विद्रोह गर्दै सम्पत्ति जोड्नेहरू शहीद भएका छन् मातृभूमिको हृदय तोड्नेहरू शहीद भएका छन् देशको लागि बलिदान दिनेहरूको अपमान भयो हिंसा मचाई धरोहर फोड्नेहरू शहीद भएका छन् हिंसा मचाई धरोहर फोड्नेहरू शहीद भएका छन् कतिन्जेल बाँचौँ यार मनमा पीडा लुकाई अर्को मुक्तक कतिन्जेल बाँचौँ यार मनमा पीडा लुकाई कम्ती हुन्छ भन्छन् रुँदा पनि मनको दुखाई साथ दिन्छु भन्छन् बिचल्लीमा छाड्छन् प्रेम एउटा नाटक रहेछ यही हो मेरो बुझाइ प्रेम एउटा नाटक रहेछ यही हो मेरो बुझाइ अब भने कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ श्रोता सन्ध्या सापकोटाजीकै मुक्तक म लिँदैछु सङ्ग्रह मनभित्रको मनबाट यो बसाइको लागि यो मुक्तक उहाँको अन्तिम मुक्तक हामी आगामी अङ्कहरूमा मनभित्रको मनबाट अन्य मुक्तकहरू पनि सुन्नेछौँ अनि भनिहालेँ नि उहाँसँगै संग्रह पाठक समक्ष आएपछि प्रत्यक्ष कुराकानी पनि म गर्नेछु अहिलेलाई भने सन्ध्याजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता दुनियाँलाई त्यागी तिम्रो समीप आउनु व्यर्थै भयो दुनियाँलाई त्यागी तिम्रो समीप आउनु व्यर्थै भयो विश्वास गरी आफ्नो ठानी माया लाउनु व्यर्थै भयो आखिर बोल्नु थियो किन खायो झुटो बाचा कसम निष्ठुरी तिम्रो याद आउँदा देउराली धाउनु व्यर्थै भयो निष्ठुरी तिम्रो याद आउँदा देउराली धाउनु व्यर्थै भयो मुक्तकार सन्ध्या सापकोटाजीको आउनै लागेको मुक्तक सङ्ग्रह मनभित्रको मनबाट यो गीत पूर्व तपाईँले केही खराबहरू सुन्नुभयो अनि थोरै उहाँको बारेमा पनि मैले तपाईँहरू समक्ष बोले श्रोता अब भने कार्यक्रममा म पुनः मुक्तक नै ल्याउँ ढिला नगरौँ मुक्तक नै हामी धड्कनभित्र बसेँ तिम्रो अन्त सर्न सक्दिन म धड्कनभित्र बसेँ तिम्रो अन्त सर्न सक्दिन म तिम्रा निश्चल नयनभरि आँसु फर्न सक्दिन म विश्वास गर तिमी बाहेक आउँदैन कोही जिन्दगीमा एउटा छ त्यो मृत्यु जसको बाछा गर्न सक्दिन म एउटा छ त्यो मृत्यु जसको बाछा गर्न सक्दिन म यो मार्मिक मुक्तक नवीन आचार्यजीको लेटाङ मोरङ उहाँको घर हो नवीन आचार्यजी उहाँको बारेमा म के बोलौँ कार्यक्रम मुक्तक मालाको सुरुवातको अङ्क नै नवीन आचार्य विशेष भएको थियो आज हामी यहाँसम्म छौँ र यति लामो समयदेखि उहाँले हामीलाई सँगै साथ दिइरहनु भएको छ मिठो माया बाँडिरहनु भएको छ अर्को मुक्त कार्यक्रममा म जोड्दैछु श्रोता मसँग मुक्तक छ डिजी शर्माजीको म हिँडेपछि त्यो हुरी आएछ गाउँमा म हिँडेपछि त्यो हुरी आएछ गाउँमा छुट्टी नै पर्ने मजबुरी आएछ गाउँमा बाछा बिर्सिएर पराईको भयो तिमी भन त्यो को बहादुरी आएछ गाउँमा भन त्यो को बहादुरी आएछ गाउँमा ओहो डिजी शर्माजीको यो मुक्तक झापा उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ बडो खुसी लाग्यो डिजी शर्माजी पनि हाम्रो सुरुवाती अङ्कमा हामीले एउटा उहाँ विशेष कार्यक्रम गरेका थियौँ र उहाँ आज पनि अहिलेसम्म यो अङ्कसम्म सँगै हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग अर्को मुक्तक छ मधु राईजीको ममा कुनै खोर देखेर ममा कुनै खोर देखेर हो कि पुरानो कोड देखेर टाढीले यसो हाँसो फोली उता पैसाको बोर्ड देखेर उता पैसाको बोर्ड देखेर कति निष्ठुरी हुनुभएको त है मधुराईजी उहाँ धादिङ चार नौ बिसे उहाँको घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ मधुराईजी मधुजी सम्भवतः पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक श्रोता मसँग अमित छेत्रीजीको फुल्नै नपाई झरौँला के नै होला र नै नपाई झरौँला के नै होला र दैव समीप सरौँला के नै होला र बाँच तिमी सयौँ सयौँ जुनीसम्म म छटपटाउँदै मरौँला के नै होला र म छटपटाउँदै मरौँला के नै होला र ओहो यो मुक्तक अमित छेत्रीजीको बर्दिया एक बगैपुर उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक मेरो हातमा छ श्रोता मदन आचार्यजीको व्यवहारिसी जिन्दगी बाँच्न गाह्रो भएर हो व्यवहारिसी जिन्दगी बाँच्न गाह्रो भएर हो पीडाहरू लुकाएर हाँस्न गाह्रो भएर हो मैले गजल मुक्तक लेखेको त्यसै होइन साथी कथा व्यथा मनभित्र राख्न गाह्रो भएर हो कथा व्यथा मनभित्र राख्न गाह्रो भएर हो मनभित्र पीडाहरू मनभित्र कथा व्यथाहरू कुसमुकुस भएपछि कलमको सहायताद्वारा अक्षर बनेर उहाँले आफ्नो हरेक कुरालाई गजल मुक्तक बनाएर पस्किनु भएको छ उहाँले मुक्तकमा यसै भन्नुभएको छ मदन आचार्य अभागीजीको घर झापा हो अर्को मुक्तक मसँग छ श्रोता बितुर पङ्गेनीजीको तिम्रो यादले छोयो अनि चित्त बुझाएँ तिम्रो यादले छोयो अनि चित्त बुझाएँ मन भक्कानिएर रोयो अनि चित्त बुझाएँ तिम्रो पनि बाध्यता होलान् भन्ने बुझेर आँसुले सिरानी धोयो अनि चित्त बुझाएँ आँसुले सिरानी धोयो अनि चित्त बुझाएँ विदुर पङ्गेनीजी पाल्पा रामपुर उहाँको घर हो हाल उहाँ बुटवालमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु कार्यक्रममा मसँग मुक्तक छ पारस सावत लेखेको हुनुपर्छ है मैले तपाईँको नाम शुद्ध भने होला पारस सावतजी र उहाँले पहिलोपटक हामीलाई पठाउनु भएको छ अछाम उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ शरीर साँच्चै बुलन्द भए जस्तो हुन्छ ओहो शरीर साँच्चै बुलन्द भए जस्तो हुन्छ अझै सुनमा सुगन्ध भए जस्तो हुन्छ जब यी नयनले तिमीलाई देखाउँछ नि सानी अहो स्वर्गकै आनन्द भए जस्तो हुन्छ अहो स्वर्गकै आनन्द भए जस्तो हुन्छ पारस सावतजी यसरी आउनुभयो हामीहरू समक्ष कार्यक्रममा श्रोता अब भने कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग ध्रुवराज पन्थीजीको मुक्तक रहेको छ तमघास गुल्मी उहाँको घर हो ध्रुवराज पन्थीजीका मुक्त अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सम्भाव्यता के होला भन्दै अड्कल भइरह्यो सम्भाव्यता के होला भन्दै अड्कल भइरह्यो बारम्बार दिल र मस्तिष्कको छलफल भइरह्यो आफै भन कसरी विश्वास गरौँ यार तिमीलाई मौसम जस्तै तिम्रो मन फेरबदल भइरह्यो मौसम जस्तै तिम्रो मन फेरबदल भइरह्यो तिम्रो हाम्रो मनको बढ़ेगा तुझका तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा कार्यक्रम मुक्तक आउनु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् तिम्रो हाम्रो मनको दूर गरेको मैले पनि सपनमा नदेखेको होइन नदेखेको होइन पत्र पाउँदा कति उत्तर होइन मेरो चिठी परेको हाम्रो मनको जस्तो छ तिम्रो हाम्रो मनको दूरी बढेको छ तिम्रो हाम्रो कुल्मीबाट हामीलाई सधैँ चाहिँ मिठो माया बोकेर आउनुहुने मुक्तकार दुर्वराज पन्थीजीका मुक्तकरबहरूसँगै यो गीत तपाईँले श्रोता सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हार्समा तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ थोरै मेरो आवाज अरू दिनभन्दा भिन्न भिन्न सुनिरहनु भएको होला यो मौसमले गर्दा हो अहिलेको तपाईँ हामीलाई नियमित सुन्नुहुन्छ अनि कार्यक्रम सुन्ने चाह मन परे हुँदाहुँदै पनि छुटाउनु भयो भने तपाईँले मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W dot Chukuprakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ जिन्दगी यो भुमरीको नाम भइसक्यो जिन्दगी यो भुमरीको नाम भइसक्यो सुख शान्ति कुनसरीको नाम भइसक्यो पाउ मोला बिन्ती गर दुई चा खानलाई गरिबी साँच्चै चाकरीको नाम भइसक्यो गरिबी साँच्चै चाकरीको नाम भइसक्यो यो कचपको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ श्रोता मुक्तकार हुनुहुन्छ दुखी विकासी पालुङटार गोर्खा उहाँको घर हो दुखी विकासी पनि निकै मिठो माया बोकेर हामीहरू समक्ष यसरी नै आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता इलामे चेली सुजात राई सानुजीको यो चिसो रातहरूमा चिसै ओढेर आएँ यो चिसो रातहरूमा चिसै ओढेर आएँ तिम्रो सम्सनामा यो मुक्ता कोरेर आएँ केही दिन पर बस्नु पर्दा बहुतारिएँ कति हाम्रो दूरी छेक्ने बन्धन आज तोडेर आएँ हाम्रो दूरी छेक्ने बन्धन आज तोडेर आएँ तिम्रो सम्झनामा यो मुक्ता कोरेर आएँ ओहो इलामेली चेली सुजात राई सानोजी सिधुथुमका इलामबाट हामीहरू समक्ष यसरी आउनुभयो मुक्तक कोरेर आउनुभयो अर्को मुक्तक दिपेन्द्र अधिकारी टार्जनजीको श्रोता मसँग छ कालो बादल मडारिँदै पानी परेको बेला कालो बादल मडारिँदै पानी परेको बेला माया गर्ने मातको आँसु झरेको बेला तिमी पनि हाँस्दै हाँस्दै आउनु है प्रिय म तिम्रो यादमा छटपटिँदै मरेको बेला म तिम्रो यादमा छटपटिँदै मरेको बेला ओहो कति निराश कति उदास भएर कलमलाई दौडाउनु भएको दिपेन्द्र अधिकारी टार्जनजी तपाईँले खोला मकवानपुर दिपेन्द्र अधिकारीजीको घर श्रोता अर्को मुक्तक छ मसँग सुभाष थापा मगरजीको नमेटिएरै कति भोक प्यास चलिरहन्छ नमेटिएरै कति भोक प्यास चलिरहन्छ जसो तसो जिउने अभ्यास चलिरहन्छ जिन्दगीको यो मैदानमा टिक्न नसकेर किन आधा बीचमा सन्यास चलिरहन्छ किन आधा बीचमा सन्यास चलिरहन्छ सुभाष थापा मगर्जी यसरी प्रश्न राख्दै हुनुहुन्थ्यो खोटाङ बजार तिनबाट अर्को मुक्तक मसँग छ सुनिल परियारसीको सम्झिएर मलाई तिमीले आँसु झार्न सक्छौ भने सम्झिएर मलाई तिमीले आँसु झार्न सक्छौ भने गरेको बाचा खाएको कसम टार्न सक्छौ भने चोखो माया सानो तिमीलाई गर्छु भन्दा भन्दै पनि राखिदिन्छु अचानोमा मुठु टुक्रा पार्न सक्छु भने राखिदिन्छु अचानुमा मुटु टुक्रा पार्न सक्छु भने सुनिल परियार नेपालगञ्ज उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ पहिलोपटक मुक्तक मालामा आउने कोसिस भनेर उहाँले हामीलाई मुक्तकको र आफ्नो नामको पछाडि लेखेर पठाउनु भएको छ यो कोसिस यसरी नै जारी रहोस् मुक्तक लेखन अझ बेजोड भन्दै जाओस् अर्को मुक्तक उहाँ पनि पहिलोपटक नै आउनुभएको छ हामीहरू समक्ष रितु भण्डारीजीको मसँग छ तिमी र म अबसँगै हुनु हुँदैन रे तिमी र म अबसँगै हुनु हुँदैन रे सम्सी सम्सी एकअर्कालाई रुनु हुँदैन रे नानी उसलाई बिर्सिदेऊ यसै भन्नुहुन्छ आमा तिमी मर्दा मैले तिमीलाई छुनु हुँदैन रे तिमी मर्दा मैले तिमीलाई छुनु हुँदैन रे ओहो यो मार्मिक मुक्तकर प्रितु भण्डारीजीको दमक झापा उहाँको घर हो उहाँ पनि पहिलोपटक आउनुभयो हामीहरू समक्ष श्रोता अर्को मुक्तक मसँग छ वीरेन्द्र सुवेदीजीको सँगै बस्छु भन्दा भन्दै उठेर जानु छ सँगै बस्छु भन्दा भन्दै उठेर जानु छ साथ तिम्रो पाए पनि छुटेर जानु छ कुन बेला के हुन्छ कुन्नी यो जीवन सिसा जस्तै एक दिन फुटेर जानु छ सिसा जस्तै एक दिन फुटेर जानु छ वीरेन्द्र सुवेदीजी भारपा आठ पाँच थर उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग माधव शर्माजीको क्लेसहरू अनायासै बढिरहन्छन् क्लेसहरू अनायासै बढिरहन्छन् पिरै पिरले रेटिएर लडिरहन्छन् जीवन हारेर होइन जितेर जान्छु भन्ने सधैँभरि सुखका सिँढी चढिरहन्छन् सधैँभरि सुखका सिँढी चढिरहन्छन् अह माधव शर्मा कतिवटाजीको यो मुक्तक मुनाबारी गाउँ असम उहाँको घर हो माधव शर्माजी पनि पहिलोपटक हामीहरू समक्ष आउनुभयो यसरी श्रोता अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ मोहन बाग प्रवासी मनुजीको सहनै गाह्रो हुन्छ घामपानी प्रवासमा सहनै गाह्रो हुन्छ घामपानी प्रवासमा जसो तसो जिउनु छ जिन्दगानी प्रवासमा कति गाली वचन कति पिटाई समेटेर लेखिन्छ र सुनाइन्छ कहानी प्रवासमा लेखिन्छ र सुनाइन्छ कहानी प्रवासमा प्रवासको पिनालाई मोहन बाघ प्रवासी मनोजीले यसरी लेखेर हामीलाई पठाउनुभयो बचाङ घर र हाल उहाँ बेङ्गलोर कर्नाटकामा हुनुहुन्छ अब नि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ देवीका अधिकारीजीको मुक्तक मसँग रहेको छ सिजुवा साथ सौठा उहाँको घर हो देवीका अधिकारीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता दुनियाँलाई झुक्क्याएर छलिदिनु तिमीले दुनियाँलाई झुक्क्याएर छलिदिनु तिमीले उसकै मनमा माया भई फलिदिनु तिमीले तिम्रो वियोगमा म चटपटिएर मरे भने देखावटी आँसुले श्रद्धाञ्जली दिनु तिमीले देखावटी आँसुले श्रद्धाञ्जली दिनु तिमीले देवीका अधिकारीजीले निकै मनसुनी ढङ्गले मार्मिक ढङ्गले मुक्तक लेखेर पठाउनुभयो अनि मुक्तकसँगै मैले गीत तपाईँहरू समक्ष राखेँ तपाईँहरूले पठाउनुभएका अन्य धेरै मुक्त खराबहरू मसँगै छन् सवाल जवाब मुक्तक पनि छ मसँग आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको छ बाँकी तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू आउने अङ्कमा म पक्कै छोड्नेछु आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले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 त्यही छोडे हिडेमा तिमलाई देखेर आकाश त्यही छोडे हिँडेमा त्यही छोडी हिडेमा त्यही छोडी हिडेमा तिमलाई देखेर आकाश त्यही छोडे हिँडेमा